कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज कालजय नेपाली गीतहरूका विशेष प्रस्तुति अजर अमर गीतहरूमा प्राविधिक मित्र दिनेश निरोलाका साथमा यो प्रस्तुता प्रकाश स्वामीको शालीन अभिवादन आजको एक सय पन्ध्रौं यो जेठको पहिलो साता हामी चर्चा गर्नेछौ नेपाली आधुनिक संगीतमा महिला संगीतकारहरूका बारेमा नेपाली आधुनिक संगीतमा महिला संगीतकारको उपस्थिति शून्य बराबर छ तर पनि प्रथम नेपाली गायिका मेलवा देवी मानन्दर जो स्वयं नै संगीतकार हुन् र उनले आफ्नै संगीतमा न घरलाई घर कहिन्छ गीतबाट गायन शुरू गरेकी थिइन् त्यसको लामो समयपछि नेपालमा रेडियो नेपालको स्थापना भइसकेपछि रेडियो नेपालमा प्रथम महिला संगीतकारका रूपमा कोली देवीको आगमन हुन्छ कोली देवीलाई अहिलेसम्म रेडियो नेपालको प्रथम महिला संगीतकारका रूपमा सम्मानपूर्वक हेरिन्छ आज हामी अर्का महिला संगीतकार जसको धेरै कम चर्चा छ बिना राणाको संगीत दुर्वकेशीको स्वरको यो गीतबाट आजको यो अङ्क आरम्भ गर्दछौं महालिञ्जनको संगीत रचनामा आफ्नो नाम र पहिचान बनाएका गायक ध्रुव केसीको मायालु हजार हुन्छन् तर माया एउटै हुन्छ वा बगिजाने खोला यस्ता गीतका कारण धेरै सम्झना गर्न सकिन्छ तर बिना राणाका संगीतमा ध्रुव केसीले धेरै राम्रा गीतहरू गाएका छन् आजको हाम्रो यस कार्यक्रम बारेमा हामीलाई फेसबुकमा टिप्पणी गर्नुभएको छ जोक मेहर माझीले भूकम्पको पराक्रमण पराकम्पन कम हुँदै जाँदा जनजीवन सामान्यकृत भएको र त्यसमाथि अजर अमर जस्तो सुमधुर अनि जानकारीमूलक रोचक कार्यक्रमको प्रभावले विचलित मनहरूलाई शान्ति र एकताको सूत्रमा बाँध्न संगीतको माध्यमबाट प्रकाश सरले अनुरत प्रयास गर्नुभएकोमा सेल्युट गर्न चाहन्छु आज शान्ति ठटाल अनि तारादेवीका गीतले स्थान पाउनेछन् भन्ने आशाका साथ अजर अमर गीतहरू सुन्दैछु उहाँले लेख्नु भएको छ भने त्यसै गरिकन दिनेश रावतले र सविता वैद्यले पनि टिप्पणी गर्नुभएको छ दिनेश रावत लेख्नुहुन्छ आज पनि पृथक अनि रोचक अजर अमर गीतहरू हुनेमा कुनै दुविधा नै छैन महिला संगीतकार भन्ने बित्तिकै रेडियो नेपालको प्रथम महिला संगीतकार कोली देवी अनि दार्जीलिङमा जन्मेर नेपाली संगीत जगतमा कालजयी र सुमधुर संगीत दिने अद्भुत कलाकी खाने शान्ति ठटालको नाम यो मानस पटलमा घुमिरहन्छ आज नेपाली संगीत जगतका दुई देवीहरू कोइली देवी र तारा देवीको स्वर र कोली देवीको संगीत रहेको भो आउन पाइन नौजाली रूमाल धुन पाइन बोलको गीत सुन्ने ठूलो चाहना छ साथै शान्ति ठटालद्वारा संगीत गरिएको नेपाली चलचित्र परालको आगोको कुनै पनि एउटा गीत सुन्ने चाहना छ भनेर दिनेश रावतले हाल साउदी अरबबाट लेख्नु भएको छ भूकम्पका बारेमा विश्व प्रसिद्ध पत्रिका टाइमले नेपालको विशेष अंक निकालेको छ तर त्यसभन्दा पनि रोचक रूपमा नेपाली साहित्यिक पत्रिका मधु पहिलो पटक साहित्यिक पत्रिकाले भूकम्प विश्वाङ निकालेको छ यसपालि र मधुपर्कको भूकम्प विश्वाङ पनि पढ्न रोचक छ र भूकम्पको पराकम्पन कम हुँदै गइसकेपछि मानिसमा सरलता र जीवनलाई सहज रूपले सम्हाल्ने प्रक्रिया शुरू भएको छ र यसबाट हामीले धेरै कुरा सिक्नुपर्ने पर्ने र सहदारी गर्नुपर्ने कुराहरू आफ्नै ठाउँमा छ यहाँहरू सबैले चाहना गर्नुभए अनुसार रेडियो नेपालका प्रथम महिला संगीतकार कोली देवीको संगीत र स्वरमा किरण खरेलको यो शब्द प्राविधिक कारणले यो गीत हामी बजाउन सकेनौं कोलीदेवीको संगीतमा हरिप्रसाद रिमालको स्वरमा न त सम्झनु भो यो गीतलाई राख्न चाहन्छु हरिप्रसाद रिमाल रेड नेपालका प्रथम गायक हुन् भने कोलीदेवी रेड नेपालका प्रथम संगीतकार हुन् नत बिरसनु दोधार मा भयो कल्पनु नत सम्नु नत बिरसनु दोधार मा भयो कल्पनु नत सम्नु छन् दुई रङ्गमा दुई बास छन् तिउमङ्गमा दुई फुल छन् दुई रङ्गमा दुई बास छन् तिउमङ्गमा उमङ्गमा एक हुर्कनो एक्लुर्कनु दोधारमा भयो कल्पनु नत सम्झनु नत बिर्सनु दोधारमा भयो कल्पनु नत सम्झनु दुई चाह छन् दुई भावमा दुई सास छन् दुई आसमा दुई चाह दुई भावमा दुई सास छन् दुई आसमा मुटु कनु जल छल्कनु दोधारमा भयो कल्पनु नत सम्झनु नत बिर्सनु दोधारमा भयो कल्पनु नत समझनो दुई साज छन् दुई स्वरमा दुई राग छन् दुई तालमा दुई साज छन् दुई स्वरमा दुई राग छन् दुई तालमा एक जम्न गई एक झुल्कनु धारमा, भयो कल्पनु न त सम्झनु न त बिर्सनु दोधारमा भयो कल्पनु न त सम्झनु दुई छन् दुई रङ्गमा दुई बास छन् त्यो मङ्गमा दुई फुल छन् दुई रङ्गमा दुई बास छन् त्यो मङ्गमा एक हुर्कनु एक लुर्कनु दोधारमा भयो नत न त सम्झनु न दो बिर्सनु दोधारमा भयो कल्पनु नत समझनो सम्झनु दुई चाख छन् दुई भावमा दुई सास छन् दुई आत्मा दुई चाह छन् दुई भावमा दुई सास छन् दुई आत्मा मुटबल कनो मुटु बलकनो जल छलकनो दोधारमा भयो कल्पनो नत सम्झनु नत बिर्सनु दोधारमा भयो कल्पनो नत सम्झनु रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमालको स्वरमा कोली देवीको शब्द र संगीतमा रेडियो नेपालका प्रथम महिला संगीतकार कोली देवी जसको संगीतमा रेडियो नेपालका प्रथम गायकको यो स्वर आजको अजर अमर गीतहरू एक सय पन्ध्रौं श्रृंखला नेपाली आधुनिक संगीतमा महिला संगीतकारको देनका बारे आजको कार्यक्रमबाट गजब छ गजल प्रस्तुत छ रवि प्राञ्जल शक्ति बनुन शोकहरू थेग्न सकौं चोटहरू शक्ति बनुन् शोकहरू थेग्न सकौं चोटहरू यस्तो दृश्य देखौं अब हाँस्न सकौं ओठहरू फेरि नयाँ पालुवामा लहलाउन् बोटहरू फेरि नयाँ पालुवामा लहलाउन् बोटहरू एउटै बजुन गिर्जा गुम्बा मन्दिर मस्जिद मठहरू शक्ति बनुन् शोकहरू थेग्न सकौं चोटहरू रवि प्राञ्जलको यो गजलसँगै यो भूकम्पमाथि लेखिएको साहित्यिक अंक मधुपर्कबाट साभार गरिएको हो यसमा नेपाली स्रष्टाहरू विशेष गरेर माधव घिमिरेदेखि लिएर मोदनाथ प्रसिद्धसम्मका साहित्यिक अनुभूतिहरू र भूकम्प बारेमा रत्न शमशेर थापाका हाईको कालीप्रसाद जालको कविता र धेरै अन्य स्रष्टाका अनुभूतिहरू पनि साभार गरिएका छन् आजको कार्यक्रममा हामीलाई राजेश्वर उदयले लेख्नु भएको छ पीड़ा बिर्साउने प्रस्तुति गीत संगीतको सुन्दर दस्तावेज आज पक्कै पनि शान्ति टाल दिदीको गीत संगीत यात्राबारे रोचक जानकारी र प्राय सुन्न नपाइने सुन्न नसकिने गीतहरू सुन्न पाइन्छ होला अनि दिलमाया दिदीको स्वरमा सम्हालेर राख सँगाल राख फेरि भेट हुने हो कि होइन भने गीत सुन्न मन लागेको छ भनेर भएको छ राजेश्वरजी सम्हालेर राख सँगाले राख गीतका संगीतकार अम्बर गुरूङ पर्नुभयो आज महिला संगीतकारको मात्र विशेष गीत चयन भएको छ र यो सम्हाल राख गीत चाहिँ शान्ति ट्रालको स्वरमा भए पनि यो संगीतकार अम्बर गुरुङ पर्नु भएको हुनाले यो गीतलाई आज बजाउन सकिएन क्षमा चाहन्छौ टीका छेत्री लेख्नुहुन्छ कोइली देवी तारा देवी मीरा राणा शान्ति ट्राल सम्झनामा आइरहेका छन् भनेर कृष्ण केसी लेख्नुहुन्छ आजको कार्यक्रमबाट नेपाली संगीतमा महिला संगीतकारहरूको बारेमा जानकारी पाइने भयो सदा झैं आज पनि कार्यक्रम रोचकका साथ सुन्न पाइने भयो भनेर लेख्नु भएको छ यहाँहरू सबैलाई हार्दिक आभार व्यक्त गर्दै अब गीतको क्रममा शान्ति ठटालको चर्चा गर्नेछु शान्ति ठटाल नेपाली संगीत आकाशमा संगीत सम्बन्धी समीक्षा टिप्पणी र वार्ताहरू लेख्ने एक कुशल स्तम्भकार पनि हुन् शान्ति ठटाल नेपाली रजतपटमा संगीत गर्ने पहिलो महिला संगीतकार पनि हुन् उनले परालको आगो बाँच्न चाहनेहरू कहीँ अध्यारो कहीँ उज्यालो जस्ता चलचित्रमा पार्श्व संगीत गरेकी छिन् भने शान्ति ठटालको संगीतमा गायक नारायण गोपालदेखि लिएर युवा पुस्ताका गायक रामकृष्ण ढकालसम्मले पनि गीत गाएका छन् शान्ति ठटालले को संगीतमै पेमा लामा शंकर गुरूङ विमला सिन्चुरी अरूणा लामा दावा ग्याल्मोका स्वरहरू पनि गुन्जिएका छन् आजको क्रममा एउटा स्वर छ दावा ग्याल्मो र डेजी बराइलीको शब्द शशी ठटाल संगीत चाँदुपाल I saw. ग्यालमो र डेजी बराइलीको स्वर शान्ति ठटालको सङ्गीतमा शान्ति ठटालले अत्यन्त माया र सम्मान गरेका गायिकामा प्रशंसा शान्ति ठटालले एक पत्रिकामा महिला गायिकाको स्वरको प्रसङ्गको कुरा गर्दा किडी भुटिया दावा ग्याल्मो र मिरा राणाको स्वरलाई अलौकिक मानेकी छिन् शान्ति ठटालको संगीतमा यी नयाँ कलाकारले गाएका गीतहरूको एउटा आफ्नै सन्दर्भ छ शान्ति ठटाल हार्मोनियममा दार्जिलिङको एउटा कार्यक्रममा नारायण गोपालले गीत गाउँदा भोलिपल्ट त्यो हार्मोनियम फर्केर आउँदा साँधे ठटाल आफैले चिन्न सकिनन् रे किनकि नारायण गोपालका ठूला ठूला औँलाले त्यो हार्मोनियमका रिडहरूमा प्ले गर्दा त्यो हार्मोनियम लगभग लगभग तहस नहस नै भएको थियो भनेर शान्ति ठटालले नारायण गोपालको सम्झनाका बारेमा लेखेकी छन् शान्ति ठटालका बारेमा सविता वैद्य लेख्नुहुन्छ शान्ति ठटाल दिदीको सम्हालेर राख सुन्न पाउँछु होला भनेर great composer as well as great singer भनेर लेख्नु भएको छ यो गीतको संगीतकार अम्बर गुरुङ भएको हुनाले हामीले यो गीतलाई चयन गरेका छैनौं त्यसै गरिकन कुमारजङ कार्की लेख्नुहुन्छ यो भूकम्पीय राप र तापबाट अजर अमर गीतहरू सुन्दै थोरै भए पनि राहत मिल्ने प्रतीक्षामा छु महिला संगीतकारहरू सृजना विशेष प्रस्तुतिमा सम्पूर्ण महिला संगीत सर्जकहरूमा एकमुष्ट नमन डेनबर कोलोराडोबाट कुमार जङ कार्की त्यसै गरिकन शिव चौलागाई सुभाष ढुङ्गेल लेख्नुहुन्छ देव प्रकाश दाई in this context we would remember Shanti Tara Taradevi Meera Rana Kolidevi and all केसी अभिशान्त लेख्नुहुन्छ महिला संगीतकार भन्ने बित्तिकै शान्ति ठटाललाई बिर्सन सकिन्न आजको कार्यक्रममा शान्ति ठटालको संगीत सुन्न पाइनेछ भन्ने आशा छ शान्ति ठटालकै संगीतमा मनबहादुर मुखियाको शब्दमा अब प्रस्तुत छ स्वर सम्राट नारायण गोपालको स्वर था यति बेला धेरै उपत्यकावासीहरू खुल्ला आकाश मुनि छन् र कहिलेकाहीँ आकाश पनि खुल्ला छैन कहिले धमिलो हुन्छ कहिले उज्यालो हुन्छ कहिले आकाश पनि विकृत देखिन्छ कुनै बाटोमा तिमी एक्लै कुनै बाटोमा म एक्लै आकाश त एउटै देख्छु तर धरती किन बेग्ला बेग्लै धेरै मान्छेको मनमा एउटै तरङ्ग छ यो वैज्ञानिक भाषामा थपिएको पराकम्पन कहिले सकिएला यो पराकम्पन घरिघरि बढ्दै किन आउँछ यी धेरै चिन्ताले सताइरहेको बेला आज फेरि पराकम्पनका विषयमा धेरै वैज्ञानिक छलफलहरू भएका छन् नयाँ परिभाषाहरू आएका छन् तर काठमाडौँको सांस्कृतिक गौरवका धेरै स्थानहरू ध्वस्त भएका बारेमा प्रकृति अधिकारले लेख्नु भएको छ विशेष गरेर काठमाडौँका पुराना प्राकृतिक केन्द्रहरू वा सांस्कृतिक ठाउँहरू राष्ट्रिय कला संग्रहालय शिलो महादेव मन्दिर केदारनाथ मन्दिर तावा सतल न्याटपोल भैरव भैरवपाटी सुन्दरी चोक बहादुर शाहको दरबार विश्वेश्वरनाथ मन्दिर आयमछे मन्दिर यी धेरै ठाउँहरू जो चर्चामा छैनन् ती पनि यसपालि तहसनहस भएका छन् भने सुन्दरी चोक र मोहन चोक बसन्तपुर दरबार लव चोकभित्रका बुर्जाहरू पनि त्यस्तै भएका छन् प्रताप स्तम्भ श्वेत भैरव पाटनको दरबार क्षेत्र ती पनि धेरै तहसनहस भएका छन् हामी उज्यालोको आँगनबाट यो कार्यक्रम चलाइरहेका छौँ यति बेला कार्यक्रम कुनै प्रेक्षालयमा चलाइरहेको यस्तो भइरहेको छ मेरा गाडी मेरा प्राविधिक मित्र दिनेश निरौला हुनुहुन्छ र त्यसपछिको दीर्घामा हाम्रा केही दर्शक मित्रहरू हुनुहुन्छ र हामी हाम्रा उज्यालोका छरछिमेकीहरूसँग पनि निकै निकट भरियो कार्यक्रम चलाइरहेका छौँ यो सन्दर्भ आज नेपाली सुगम संगीतमा महिला संगीतकारको प्रसंग जोड्ने बित्तिकै हाम्रो सांगीतिक आकाशमा तीन देवीहरूको चर्चा सदैव हुने गर्छ तारा देवी कोइली देवी रानुदेवी रानुदेवी रेड नेपालकी प्रथम गायिका हुन् भने कोलीदेवी रेड नेपालकी प्रथम महिला संगीतकार हुन् र तारा देवी नेपाली चलचित्र जगतकी प्रथम गायिका हुन् यी सबै देवीहरूको संगममा एउटा गीत सदैव सम्झनामा आउँछ कोलीदेवीको शब्द र संगीतमा तारादेवी र दिलमाया खातीको युगल स्वरमा यो गीत आज महिला संगीतकार विशेष सन्दर्भमा तारादेवी र दिलमाया खातीको स्वरमा कोलीदेवीको संगीत र शब्दमा यो गीत सुन्यौं हामीले न्याउली बास्यो त्यो रानी बनाईमा कोलीदेवी बाहेक तारादेवीले पनि धेरै नेपाली गीतहरूमा संगीत गरेकी छिन् तारादेवीले डाक्टर रामान त्रिषित किरण खरेल गौरी नेवाका शब्दहरूमा संगीत गरेकी छिन् भने राजेन्द्र थापाको गीतमा पनि संगीत गरेकी छिन् तारादेवी पछि संगीत गर्नेमा गायिका मीरा राणाको नाम पनि स्मरणमा आउँछ मिर राणाले वृख रावल सत्यनारायण राज भण्डारीका गीतहरूमा सङ्गीत गरेकी छिन् भने मिर राणाले पछिल्लो पटक चलचित्रमा पनि सङ्गीत गरेकी छिन् र आज हामी सन्दर्भवश कुराकानी गर्दैछौँ फेरि एकपटक तारादेवीको गायन र सङ्गीतका बारेमा कोलीदेवीको सङ्गीतसँग जोड्दै कोलीदेवीको सङ्गीतमा गायक उदित नारायण झा मधु छेत्री हरिप्रसाद रिमाल त्यसै गरिकन दिलमाया खादीले तारादेवीले गाएका छन् भने यहाँ प्रस्तुत छ भैरवनाथ रिमाल कदमको शब्दमा मधु छेत्रीले गाएको कुलीदेवीको संगीतको तिम्रो सिउँदो सजाइदिने मेरो एउटै धोको मेरो एउटै धोको तिमी प्रति चाहना जुन मेरो सधैँ चोखो मेरो सधैँ चोखो तिम्रो सिउँदो सजाइदिने मेरो एउटै धोको मेरो एउटै धोको साँच्ची इच्छा देऊ मैले सके मेरो दिल नै उपहार तिमीलाई दिइसके बासी इच्छा देऊ मैले सके मेरो व्यथा कथा बन्छ लहराबै गीतको ओलिएको फुललाई पनि चाह हुन्छ शीतको चाह हुन्छ शीतको तिम्रो सिउँदो सजाइदिने मेरो एउटै धोको मेरो एउटै धुन आमा सागर बन्छ अनेक यादमा कल्पी जिउनु पर्ने जिन्दगीमा आसमा अल्झी सपनामा सागर बन्छ अनेक यादमा कल्पी जिउनु पर्ने जिन्दगीमा आसमा अल्झी पन्छी नदु बहारसँग भै हामी फुलौँ शून्यसँग नहराउँ हामी एक भै भुलौँ हामी एक भाइ भुलौँ तिम्रो सिउँदो सजाय दिने मेरो एउटै डोको मेरो एउटै डोको मेरो एउटै डोको मेरो एउटै गायक मधु छेत्रीले सम्मानपूर्वक कोलीदेवीको संगीतमा गाएको यो गीतका गीतकार भैरवनाथ रिमाल कदम भैरवनाथ रिमाल कदम यस गीतका रेकर्डिङका बारेमा सम्झना गर्दै भन्छन् यो गीत मूलत प्रेमध्वज प्रधानको निम्ति संगीत गरिएको थियो उहाँले स्वास्थ्यका कारण गाउन सक्नु भएन र मधु छेत्रीले गाउनुभयो मधु छेत्री नेपाली सुगम संगीतमा आफै पनि एक कुशल संगीतकार कुशल गीतकार र एक कुशल रेडियो प्रस्तुता पनि थिए मधु छेत्रीले कोलीदेवीको संगीतमा गाएको यो गीतका कारण नै कोलीदेवी पछिल्लो चरणमा तीस पछिको दशकमा युवा गायक गायिकाका माझ अत्यन्त लोकप्रिय भइन् जीवनको अन्तकालमा अत्यन्त दुःखद र सङ्घर्षपूर्ण जीवन बिताएकी कोइली देवीलाई उनका गीतका श्रोताहरूले उनका गीतका भावकहरूले रकम संकलन गरेर उनकै नाममा कोइलीदेवी देवी संगीतको स्थापना गरेर उनका प्रति साकार भक्त माथेमाको देहान्तपछि ब्रह्म कपाली गर्न खर्च जुटाइदिएका थिए नेपाली संगीतको इतिहासमा यति दुःखद घटना फेरि कुनै घटेको वा भएको पाइँदैन कोइली देवी जीवनभर लगनमा एउटा सत्यनारायण श्रेष्ठ भन्नेको घरमा डेरा बस्नुभयो भने र अन्तकालमा मैदेवीको वृद्धाश्रममा उनले देह देहत्याग गरिन् कोलीदेवीलाई हार्दिक श्रद्धाञ्जली गर्दै राजेश्वर उदयजीले चयन गर्नुभएको गीतसँगै अब अर्को गीतको चर्चा गर्न चाहन्छौ तारादेवी कोलीदेवी पछि संगीतकारका रूपमा हामीले सम्झाउनुपर्ने अर्को नाम हो गायिका मीरा राणा मीरा राणाले आफ्नै संगीतमा आफूले धेरै गीत गाएकी छिन् भने र आफ्नो संगीतमा अरू कलाकारलाई पनि गाउन लगाएकी छिन् यहाँ मेरनाले ललिजन रावलको शब्दमा आफ्नै संगीतमा गाएको यो गीत अमर गीतहरूको अजर अमर गीतहरूको यो कार्यक्रम आज रेडियोको लाइभ जस्तो नभएर एउटा प्रेक्षालयको कार्यक्रम जस्तो भइरहेको छ अघिल्लो दीर्घामा प्राविधिक मित्र दिनेश निरौला हुनुहुन्छ भने पछिल्लो दीर्घामा हाम्रो मित्र कल्याण राणा मगर त्यसै गरी सुरक्षातर्फ वृद्धि दाई अनि हाम्रा चालकतर्फ रत्न दाई सबै कार्यक्रमलाई सुनिरहनु भएको छ नजिकबाट र यहाँहरूको प्रतिक्रियाहरू स्नेहपूर्वक पाइरहेका छौँ हामीलाई हिरालाल गडैलीले उहाँको प्रतिक्रिया पनि भएको छ कार्यक्रम लाइभ सुन्न आनन्द भएको छ एसएन दाहालजीले पनि नारायण गोपालको स्वरको गीत कार्यक्रममा अनि धेरै शुभेच्छा पठाउनु कुमार लक्ष्मी लिम्बू विष्णु श्रेष्ठ राज सबैलाई हार्दिक आभार व्यक्त गर्दै तारादेवीको संगीतमा किरण खरेलको शब्दमा तारादेवीको स्वरमा tonight. Música नेपाली आधुनिक संगीतमा तारादेवी मेराणापछि लासिमित राई लोचन भट्टराईले पनि संगीत गरेका छन् र धेरै महिला संगीतकारको प्रविष्टि भएको छ तारादेवीको संगीतको यो गीतसँगै प्राविधिक विद्युत दिनेश सहित मलाई पनि बिदा दिनुहोस् विचा